नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ राज र मसु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा र हामी हरेक दिन उपस्थित हुन्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम अर्पण समर्पणमा हामी तपाईँकै सम्झना समर्पणहरू लिने गर्छौँ र तपाईँकै सन्देशहरू लिने गर्छौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला राखिराखेका छौँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवारलाई तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको यो बसाइमा भने आज निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को पनि गरिराखेका छौँ र हामीले बजाउने लोकदोहोरी भाका मार्फत अब आफ्ना आफन्तजन घर पुरा लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू पनि राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र राजले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट सरिता सरिताजी कोराकतिरको नयाँ नयाँ खबर के छ सुनाउनुहोस् एकदम ठिक छ अनि सरिताजीको खाजा भयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ सरिताजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हुन्छ सरिताजी कार्यक्रममा आउनुभयो यस्तै गरी माया गर्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सरिता आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डारबाट तारा प्रजा ताराजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले धान रोपेर बिताइरहनु भएको छ अलिकति रोपारमा व्यस्त हुनुभए पनि कार्यक्रममा आइदिनु भएको छ खुसी लाग्छ कि हुन्छ ताराजी कार्यक्रममा आउनु भएको छ कै कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउँदै गर्नुहोला अब नै एउटा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ यो लोकदोहोरी भाका सँगसँगै कार्यक्रममा फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुन्दै गर्नुहोला पढाइयो तर मायालाई कसरी बताइन्छ भन्ने सपना हो मेरो त्यो सपना अधुरै हो मेरो लाउँदो जवानी छडेसी क्याम्पस पढ्न आइयो तर माया लाइयो कसरी बस्दैछ पर्दैन परेसी सपना हो मेरो त्यो सपना अधुरै हो मेरो लाउँदो जवानी चढेसी क्याम्पस पढ्न आइयो तर माया लाइयो निकै नै रमाइलो लोकदोरी भएका थियो पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुर्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सनक अनि सनकजी के छ खोराकतिरको नयाँ नौलो खबर सुनाउनुहोस् अनि सनकजीले खाजा खानु भयो कि नाइ हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ सनकजी हुन्छ आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद अनि फुलमा उठाउने दादालाई हजुर अनि घर परिवार आमा बुवा अनि साथी सुलाल सुलाल तामाङ अनि बिरबहादुर तामाङ रमेश तामाङ अनि अशोक प्रधान मलाई खाना हो तिन बजीसम्म दादा हुन्छ सनकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रम अर्पण समर्पण के बसाइमा आउन सक्नुहुनेछ आज हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ भने थोरै भए पनि अलिकति मुड चेन्ज गर्नको लागि भए पनि आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राख राख्नको लागि र कार्यक्रममा मिठा मिठा लुकधुरी भाका सुन्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला राखिसकेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई आफूलाई मनपर्ने साथीभाइ इष्टमित्रहरूलाई सम्झन सक्नुहुनेछ र आफ्ना सम्झना समर्पणहरू पनि बाँड्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज निकै नै रमाइला लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लुकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँ आफ्ना आफन्तजन घर परिवारदेखि टाढा गएर बस्नु भएको छ सम्झना मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामी खुल्ला राखिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी साठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ अब नि कार्यक्रममा एउटा मिठो लोकधोरी भाका सुन्छौँ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ र एउटा मिठो भाका सँगसँगै फेरि विश्रामको समयमा रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ अब क्रममा तपाईँको लागि यो मिठो लोकधोरी भाका हल्का गाजल लाएर बस है स्याउले कि सानो तिमीलाई म भेट्न आउँदैछु कसरी छोडेर लिपिस्टी घस हल्का गाजल लाएर बस है स्याउले कि पालो तिमीलाई म भेट्न आउँदैछु कसरी छुटेर ओइ सानो तिमीलाई म भेट्न आउँदैछु कसरी छुटेर कसरी राम्पानी स्याउल्याइदेऊ कि केन्द्र सानो तिमीलाई म भेट्न आउँदैछु कसरी छौ तेरा भेट हुन पानी खाली हात कसरी राम्पानी स्याउल्याइदेऊ कि केन्द्र सानो तिमीलाई म भेट्न पाउँदैछु कसरी छुटेर ओइ सानो तिमीलाई म भेटाउँदैछु कसरी छुटेर बहिनीहरू छन् अहिले एक्लै बस्यौ कि नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुख रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस धोबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री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 कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar number आठ दूरसंचार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre radio Arpan एक सय चार थोप्लो पाँच मेगा हल छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणकी वसाईमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणकी व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुर्या लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आएर आफ्ना आफन्तजन घर पुऱ्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ भने प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर र कार्यक्रम लोक कार्यक्रम अर्पण शुभ अर्पण समर्पणको व्यवसायमा भने आज निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट बिन्दास पदमपुरतिरको के छ बिन्दासी नयाँ नौलो खबर सुनाउनुहोस् खासै नयाँ नौलो त केही पनि छैन दादा पुरानै हो अनि आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ नि आजको दिन बसी बसै नै हो दादा बसी बसो भन्नु पऱ्यो है हुन्छ बिन्दासी कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिन चाहनुहुन्छ विशेष गरी हजुरको लागि धन्यवाद पण्डलुङ दादाको लागि हजुर अनि मेरो भाइ प्रेमको लागि अनि रमेश भन्दा अनि साथी दिलबहादुर लिम्बुङ अनि भाइहरू अशोक प्रजल कुमार अनि बहिनी रामायण पुरमाया सरिता अनि अङ्कल तमस अनि दाई शिवराम अनि मेरो घर परिवारको लागि अनि अनि पदमपुरबाट आउने अन्जना लामाको लागि मलाई हुन्छ बिन्दाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट बिन्दास आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ भन्दा भन्दै आजको कार्यक्रमबाट चाहिँ विदा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ यति दिनसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको यो जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पण व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट सरिता भण्डाराबाट तारा प्रजा पदमपुरबाट बिन्दास र कुराकबाट सनक तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद र तिनजलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट उजेल पर्छु नमस्कार पालिको लागि न खौ हरी तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु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 ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच ప్రక్కన గర్చిత ఉంటాడి मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी उमेर उन्नाइस पुगिसक्यो हाइट छ फुट छ पढाइ ब्याचलर ट्यालेन्टै छु तर एउटा गर्लफ्रेन्ड छैन अहिले त गर्लफ्रेन्ड छैन यस्तै थोत्रो बाइक चढ्दै हिँडिस् भने भोलि तेरो बिहे पनि हुँदैन मैले जस्तो रोयल इनफिल्ड बुलेट बाइक चढ्नु पर्यो नि ए सागर तिमी यहाँ पो आज बुलेट चढाएर मलाई घुमाउन लाने भने होइन ओ साँच्ची हो त आज तिम्रै पालो हो नि ओके लेट्स मुभ ए कुरो यस्तो पो त्यसो भए म पनि हिँडे बुलेट किन्न रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल रत्नगर दुई टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय उनासाठी मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्सको सुविधा पनि उपलब्ध छ बाजा यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक चितवन